राखेन सहरमा सिसिने पानीले तिम्रो पछौरी भिजायो सिमसिमे पानीले तिम्रो पछौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो थिएन सहरमा सिमसिमे पानीले तिम्रो पछ्यौरी भिजायो सिमसिमे पानीले तिम्रो पछ्यौरी भिजायो मलाई देख्ने बित्तिकै किन हो जिस्कायो खोजेको तिमी नै हौ धड्कन मेरो बिर्सुला कसोरी सिसिने पानीले तिम्रो पछ्यौरी भिजायो सिमसिमे पानीले तिम्रो पछ्यौरी भिजायो तिमीलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो रुझेको पछ्यौरी तिमी नै हौ धड्कन मेरो बिर्सुला कसोरी सिमसिमे पानीले तिम्रो पछ्यौरी भिजा Like they can be free. बाटोको खुल्दनोस् सिसिने पानीले तिम्रो पछौरी भिजायो सिसिने पानीले तिम्रो पछौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो सुनसिने पानीले तिम्रो पछ्यौरी भिजायो सिमसिने पानीले तिम्रो पछ्यौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो मलाई देख्ने बित्तिकै नक्कली नानीले सानो म आफै खप्ने छु सिसिने पानीले तिम्रो पछ्यौरी भिजायो सिमसिमे पानीले तिम्रो पछ्यौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली नानीले तिमीलाई काप्ने छु पानीले तिम्रो पछौरी भिजायो सिमसिमे पानीले तिम्रो पछौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो मलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो हजुर पहिलो नगरमा तिमी जति सुन्दरी मैले देखेन सहरमा प्रतिभाशाली कलाकार टङ्क प्रसाद जोशीको उत्कृष्ट लय र शब्द रचनामा पार्वती तिमल सिन्हाको प्रस्तुति लोकदोहरी गीत सिमसिमे पानीले सिम टङ्क प्रसाद जोशी पार्वती तिमिल सिन्हाको समधुर आवाजमा सल्लाह र सुझावको लागि टङ्क प्रसाद जोशी फोन नम्बर अन्ठानब्बे अडचालिस बैसठी छयालिस तेह्र सर्वत्र बजारमा उपलब्ध छ